रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम लोकझङ्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइली लिएर पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ तपाईँले अड्कल पनि काटिसक्नु भएको छ यो मिठो धुनबाट लोकसङ्कारको व्यवसाय आइसकेछ भनेर आज पनि हामी मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा लिएर उपस्थित भइसकेका छौँ र लोकसङ्कारको आजको व्यवसायलाई तपाईँले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै गुणाबाट सुनिराख्नु भएको छ विशेष गरी लोकसङ्कारको व्यवसायमा रहेर हामी तपाईँको माझमा हरेक दिनमा फरक फरक ढङ्गबाट प्रस्तुत हुने गर्छौँ र आज मैले लोकसङ्कारको व्यवसायमा विशेष गरी एकल गीत सङ्गीतहरू तपाईँको माझमा लिएर आएको छु त्यो पनि विशेष गरी तपाईँले धेरै सुन्नु भएको तपाईँलाई अत्यधिक मनपर्ने एकल गीत आजको लोकसङ्कारको व्यवसायमा राख्छु विशेष गरी महिलाहरूले गाउनु भएको एकल गीत सङ्गीत मात्रै आजको लोकसङ्कारको व्यवसायमा राख्नेछु र लोकसङ्कारको व्यवसायलाई तपाईँले पनि कार्यक्रम अवधिभर सुनेर साथ दिनुहुनेछ यो विश्वास पनि मैले लिएको छु र यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा निकै नै मर्मस्पर्शी भाकाबाट त्यसो त एकल गीत भन्ने बित्तिकै विरह वेदनाका भावनाहरू समेटिएका हुन्छन् यति बेला तपाईँको माझमा लोकसङ्कारको पहिलो कोसेली स्वरूप राख्छु एउटा निकै नै मर्मस्पर्शी भाका अनिता पुनमगरको स्वरमा रहेको भाका हो लहरे पिपल ढल्के बढेको कर्म गर जुन ठाउँमा भए नि झल्को आउने माइती गरेको भाका तपाईँले सुनिसक्नु भएको छ त्यसो त आफ्नो जन्मघर आफ्नो भाइती घर नै सबैलाई प्यारो हुनसक्छ त्यसो त कर्मघर पनि तपाईँको लागि प्यारो हुनसक्छ तैपनि माइती घरको ठाउँ कर्मघरले नलिन सक्छ कर्मघरको ठाउँ माइती घरले पनि नलिन सक्छ यति बेला लोकसङ्कारको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ विशेष गरी आज मैले यस्तै मर्मस्पर्शी भाकाहरू तपाईँको माझमा लिएर आएको छु विशेष गरी एकल गीतहरू आज तपाईँको माझमा राख्नेछु त्यसो त यी गीत सङ्गीत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 भाका नै तपाईँको माझमा राख्न चाहन्छु मुना थापा जसले नेपाली लोकगीत सङ्गीतको बजारमा धेरै गीत सङ्गीतमा आफ्नो सुर दिइसक्नु भएको छ यति बेला हुने चर्चित गायिका मुना थापाको सुमधुर सुरमा स्वरमा सजिएको एउटा मिठो भाका मर्मस्पर्शी भाका तपाईँको माझमा राख्न चाहन्छु सम्झना मनैमा रहिरह्यो Yeah. तपाईँले सुनिसक्नु भएको छ निकै नै मग्नस्पर्शी भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउँछौँ तपाईँको माझमा र हरेक दिन हामी फरक फरक ढङ्गबाट तपाईँको माझमा प्रस्तुत हुने गर्छौँ र आजको व्यवसायमा मैले विशेष गरी एकल गीत तपाईँको माझमा प्रस्तुत गरिराखेको छु त्यसो त लोकसङ्कारको व्यवसायमा रहेर कहिले लोकगीत सङ्गीतको क्षेत्रमा चर्चा कमाइसक्नुभएका तिनै चर्चित स्रष्टाहरूसँगको कुराकानी तपाईँको माझमा राख्छौँ त कहिले भर्खरै बजारमा आएका गीत सङ्गीत राख्छौँ त कहिले नयाँ पुराना गीत सङ्गीत त कहिले यस्तै एकल गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ आज विशेष गरी यिनै एकल गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ जुन गीत सङ्गीतले कहीँ न कहीँबाट तपाईँ तपाईँलाई पनि सुन्छ तपाईँको भावनालाई समेट्छ तपाईँको जिन्दगी भोगाइलाई समेटिएको छ त्यस्ता भाकाहरू आजको कार्यक्रममा प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा भाका तपाईँको माझमा राख्न चाहन्छु भन्दै थिएँ अब भने कार्यक्रमबाट पनि छुटिनुपर्छ अरे जे होस् एउटा भाका तपाईँको माझमा छोड्दै कार्यक्रमबाट बिदा हुन्छु यति जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु र यति जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई धेरै धेरै धन्यवाद दिँदै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार समाजको दर्पण सुन्नु होला रेडियो अर्पण अब मात्र वाइएसी साउन्ड सर्भिसमा लोक दोहोरी